को सक्छ भन्न कसरी आउँछ को सक्छ भन्न कसरी आउँछ सबै दुर्घटना भइपरि आउँछ को सक्छ भन्न कसरी आउँछ पहिरोले बस्तीहरू बगाएको पहिरोले बस्तीहरू बगाएको खबर बोकेर दौतरी आउँछ को सक्छ भन्न कसरी आउँछ सबै दुर्घटना भइपरि आउँछ यो विश्वास छ बालै अझै यो विश्वास छ बालै अझै बेपत्ता छोरो नमरी आउँछ सबै दुर्घटना भइपरि आउँछ को सक्छ भन्न कसरी आउँछ जसले नसम्झनु भनेर गयो जसले नसम्झनु भनेर गयो उसैको याद गरी गरी आउँछ को सक्छ भन्न कसरी आउँछ सबै दुर्घटना भइपरि आउँछ मुद्दा जनता र सरकारको मुद्दा जनता र सरकारको फैसला सुनाउन हरि आउँछ को सक्छ भन्न कसरी आउँछ सबै दुर्घटना भइपरि आउँछ जमाना फेरिएको धेरै भूमित्र जबाना फेरिएको धेरै भूमित्र न त चाचरी न त लैबरी आउँछ को सक्छ भन्न कसरी आउँछ सबै दुर्घटना भइपरि आउँछ काभ्रे बनेपा घर भइहाल मलेसियामा रहनुभएका निश्चल परदेशीको गजललाई स्वर्णिम प्रहरको पैँतिसौं श्रृङ्खलाको चाबी बनाउँदै नमस्कार अनि आत्मीय स्वागत अभिवादन आफन्त र घर देशबाट टाढा रहनुभएको तपाईँ मनभरि मातृभूमि र प्रियजनको याद रहनु रहनुभएको तपाईँ कहिले देश दुखेका कुरा कहिले मन दुखेका कुरा तपाईँकै उथल पुथल मनका भावनाहरू समेट्ने अनि तपाईँको एक्लोपनलाई एकै क्षण भए पनि केही कम गर्न नेपाली संचार रेडियोलाई माध्यम बनाएर साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको पैँतिसौं श्रृङ्खलामा आत्मीय स्वागत अभिवादन प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण आत्मीय यो कार्यक्रम नेपाली संचार रेडियोसँगै डब्लु डट नेपाली संचार डट कम मार्फत तपाईँले चाहेको बेला अनि विश्वको जुनसुकै कुनामा रहेर पनि हरेक आइतबार मेलबर्न अस्ट्रेलियाको समय राति दस तीस बजे तथा साँझ पाँच पन्ध्र बजे नेपाली समयमा सुन्न सक्नुहुनेछ साथै स्मार्टफोन प्रयोगकर्ता तपाईँले हाम्रो पात्र Nepali calendar Nepali FM tune in radio I Nepali radio internet radio लगायतका मोबाइल एप्लिकेसन इन्स्टल गरेर पनि हामीलाई सुन्न सक्नुहुनेछ भने एन्ड्रोइड तथा iPhone application Nepali audio book मार्फत पनि स्वर्णिम प्रहरका सबै श्रृङ्खलाहरू सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ आत्मीय मन तपाईँ कुन अवस्थामा हुनुहुन्छ जहाँ जस्तो सुकै अवस्थामा रहे पनि तपाईँको न्यानो साथको अपेक्षा गर्दै कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप टिकट काटी राख्नु दाजै सुम्निमा सिंहको आवाज भित्र भूपिनको शब्द अनि प्रकाश तिमसिनाको सङ्गीत तपाईँ माझ कार्यक्रमको पहिलो साङ्गीतिक सौगात स्वरूप मिसाउने अनुमति चाहे गीतपछि फेरि पनि हाजिर हुने नै छौ हामी हामीसँगै रहनुहोला Deus seated, Deus seated. जाने के छु मैले अब पिरमा पनि तातो हुँदै गर्दा रहरहरूका सिङ्गुल माला बनेर बाध्यता र व्यवस्थाको बर्को पहिरिँदै आँखाभरि जुन फुलेको मिरमिरेमा सपना र चाहनाको लामो फेरिस्त छातीभरि खोपेर मैले घर छोडेको थिएँ रातो हुँदै गरेको पूर्वसँग दूरी बढाउँदै अनवरत लम्केका मेरा पाइलाहरू आज यो मृत सागरको किनारामा थामिएका छन् म हेर्दछु पर परसम्म आवाको एक चोकाले मेरो शरीर बढार्दै सडक पेटीमा लाम लागेर ठडिएका जैतुनका रुखबाट फूलहरू चुडेर सडकभरि पोखिदिन्छ मेरा आँखाबाट आँसु पोखिए जस्तै समयको बाहसँग बोक्नु जिन्दगी नहुँदो हो त तिर्खाले खोला दाउनु बाध्यता नहुँदो हो त मेरा उछितो काँडिएका जवान रातहरू आलिङ्गनको तिर्सनाले सिरानीमा नफोकिँदो दर्किएको बलेसीमा उठिएका पानीका बुलबुले जा यौवनका छालहरू क्षणमै नबिलाउँदो हो समयको हुरीले उडाएर मलाई आज यो मृत सागरको किनारामा पछारेको छ तर अचानक मेरो टाउको माथि उडेको कालो बादलले आँखामा चाँदीको मेरो बिम्बित गरायो टारका टार तोरीबारी फुले झै मनभरि दृढ इच्छा फुलेर आयो म उभिएकी छु आफ्नै पैतालामा यो आगो जस्तो घामले बोल्न सक्दैन अब मेरो लक्ष्य भोगाईका सारा तिक्ततालाई कस्छु पटुकी बनाएर कम्मरमा अब यो मृत सागरको किनारदेखि सगरमाथाको शिरसम्मको मेरो यात्रा उबड खाबड आँधी बिहेरीले रोक्न सक्ने छैनन् रासोनाखरी र गुराँस फुल्ने पाखाहरू लैबरी र मारुनीका भाकाहरू आँखामा बसिसके मनमा गुन्जिसके सूर्यास्त हुनै लाग्दादेखि सुरु भएको मेरो यो यात्रामा आफ्नै आँखाको चमक र आकाशका ताराहरूले बाटो देखाउनेछन् चराहरूको चिरबिरसँगै मेरो एकपटक पूर्व रातो हुँदै गर्दा मेरो माटो चुम्न कसो नपुगुला झापा कि स्रष्टा हाल इजरायलमा रहनुभएकी मिरा थापा मनको पूर्व रातो हुँदै गर्दा शीर्षकको कविता थियो यो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ नेपाली सञ्चार रेडियो प्रथम प्रवासी बहुभाषिक नेपाली संचार रेडियो जसले विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएको छ प्रवासको बसाईमा तपाईँको एकलोपनको साथी नेपाली संचार रेडियो मेलबोर्न अस्ट्रेलियाबाट चौबिसै घण्टा सातै दिन विभिन्न जानकारीमूलक सूचनावर्धक र मनोरञ्जनात्मक सामग्रीहरू प्रसारण हुने गर्दछ डब्लूडब्लूडब्लू नेपाली संचार डट कम लगइन गरी इन्टरनेटको पहुँचमा विश्वको जुनसुकै कुनामा रहेर पनि हामीले सुन्न सक्नुहुनेछ आत्मीय मन यति बेला स्वर्णिम प्रहरको पैँतिसौं श्रृङ्खलामा हुनुहुन्छ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम मर्पणसँग हुनुहुन्छ म तपाईँकै सृजनाहरू वाचन गरिरहेको छु यो बसाइमा पनि यति बेला सन्तोष बस्नेतको जात शीर्षकको लौकथा उठाउने अनुमति चाहे अरबबाट नै लक्ष्मी प्रसादको छोराले फेसबुकमा स्ट्याटस लेख्यो नेपाल हिन्दू राष्ट्र हुनुपर्छ सुरुमा केही कमेन्टहरू उसको सहमतिमा आए ऊ फुर्कियो केही समयमा उसको छिमेकी हर्कबहादुर लिम्बुको छोराले अरबको अर्को देशबाट कमेन्ट गर्यो तिमीहरू बाहुनले भनेर हुन्छ टपरेहरू हो यो देखेर उसको रिसको पारो एक्कासी बढ्यो अनुहार रातो पिरो भएर सासको गति बढ्यो त्यसपछि रिसले चुर मुरमुरी देख्यो हिन्दूको बाहुल्यता भएको देशलाई हिन्दू राष्ट्र नबनाएर के बनाउनु त साले जाडका किराहरू हो फेरि हर्कबहादुरको छोराले पनि लेख्यो पखलास बाहुन नेपालमा भेटोस् तयार भएर बस उसले पनि लेख्यो म तयार छु हेरौँला के गर्न सक्छस् त चितुवाले यसरी नै निकै बेर चर्का चर्की चलिरह्यो जातलाई गाली दिँदै त्यति नै बेला उसको फोनको घन्टी बज्यो उसले फोन उठायो उताबाट आवाज आयो तिम्रो बुवा रुखमा घाँस काट्दै गर्दा लड्नुभयो टाउको फुटेछ अहिले अस्पतालमा हुनुहुन्छ डराउन पर्दैन धन्न हर्क बहादुर लिम्बूले बेलैमा देखेर अस्पताल पुर्याएछन् र रगत धेरै बोक्न पाएनछ ऊ सुनेको सुनै हुन्छ आँखाभरि आँसु पारेर सन्तोष बस्नेज्यूप्रति पनि यो एकदमै मार्मिक अनि यथार्थपरक सामाजिक लौकथाका लागि हार्दिक आभार तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ मेरो जीवन जस्तै सुख बगर होला कहीँ तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ कृष्ण उदासी उर्लाबारी मोरङका स्रष्टाको गजलको मतला उठाइरहेको छु यति बेला यो चरणमा कृष्ण उदासीको गजललाई नै पूर्णता दिने अनुमति चाहे तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ मेरो जीवन जस्तै सुखा बगर होला कहीँ मेरा आँखा आँसुका विरोध गर्न नजान्नेछन् मेरा आँखा आँसुका विरोध गर्न नजान्नेछन् तिम्रो जस्तै गुलाब फुल्ने अदर होला कहीँ तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ मेरो जीवन जस्तै सुखा बगर होला कहीँ मुहारमा जुन मनमा छाया होला कतै कतै मुहारमा जुन मनमा छाया होला कता कतै बिहान उषा देखाउने नजर होला कहीँ तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ मेरो जीवन जस्तै सुखा बगर होला कहीँ आशाको दियो बाल्दै निराशाको आशाको दियो बाल्दै निराशाको अध्यारोलाई हटाउने यो मनको भर होला कहीँ तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ मेरो जीवन जस्तै सुखा बगर होला कहीँ मायाको प्यास बोकी हिँड्ने काका कुलको जीवन मायाको प्यास बोकी हिँड्ने काकाकुरको जीवन सही उदासीको भोक तिते फापर होला कहीँ तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ मेरो जीवन जस्तै सुखा बगर होला कहीँ तिम्रो जीवन जस्तै सुगम सहर होला कहीँ कृष्ण उदासी जीवप्रति पनि गजेलका लागि पातिका आत्मीयमन यति बेला कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात सुरु जे बनायो जिन्दगीले सत्यराज आचार्यको आवाजभित्र हरिमानन्दर विवशको शब्द अनि गैरी सुरेशको संगीतमा रहेको यो साङ्गीतिक गजल कार्यक्रमको दोस्रो साङ्गीतिक सौगात सुरु यो चरणमा मिसाउने अनुमति चाहे हामी सँगै रहनुहोला बना दियो रमायमा खुसी दियो रमायमा दुख दियो सहे जे बनायो जिन्दगीले तेही बन बाँच्नु पर्ने के बन्छु म भनेको थिएँ आज कस्तो के बन्छु म भनेको थिएँ आज दियो रमाएमा खुसी दियो रमायमा दुख दियो सहे जीवनायो जिन्दगी वचन दि उदासी बनाउँछ भयभरको वचन दि उदासी बनाउँछ झुप्पडी जलाई सुकुम्बासी बनाउँछ भयभरको वचन दि उदासी बनाउँछ घाँसबाँसको अभावले मलाई घाँसबाँसको अभावले मलाई लाग्छ जीवनभरि प्रवासी बनाउँछ भयभरको वचन दि उदासी बनाउँछ झुप्पडी जलाई सुकुम्बासी बनाउँछ काजी सूर्यबहादुर थापा रावतकोट दैलेख हाल गान्धीधाम गुजरात भारतमा रहनुभएका श्रेष्ठको मुक्त थियो यो आत्मीयमन यति बेला तपाईँ हुनुहुन्छ स्वर्णिम प्रहरको पैतिसौं श्रृङ्खलामा प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम मर्पणसँग हुनुहुन्छ यति बेला एउटा सूचना प्राप्त भएको छ लुम्बिनी कपिल वस्तु दिवसको सन्दर्भमा लुम्बिनी कपिलवस्तु दिवस अभियानको आगामी डिसेम्बर एकमा छैटौं वार्षिकी मनाउने क्रममा बुद्ध र लुम्बिनी विषयमा केन्द्रित भएर अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव मनाउने हेतुले डाक्टर मधु माधुर्यको मूल संयोजकत्वमा गठित Samadarshi Kaila United Arab Emirates Uma Subedi Nepal Kamala Prasai America Bhagwati Basnet Israel Sano Ghimire Australia सुरेन्द्र लिम्बू परदेशी भारत विमल गिरी Belgium Bikal Acharya Belayat Harikrishna Lovely Shrestha Nepal Binod Adhikari Kuwait doctor Lekhnath Kafle Taiwan र डाक्टर हरिकुमार श्रेष्ठ नेपाल रहनुभएको तेह्र सदस्यीय मूल आयोजक समितिले बुद्ध जन्मेको देशमा आजका स्वर लहरीहरू शीर्षकमा तपसिलका सीमा रहेर अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव आयोजना गर्ने भएको छ रचना आगामी नोभेम्बरको पहिलो हप्ताभित्र प्राप्त हुनुपर्नेछ महोत्सवको प्रतियोगी वा अप्रतियोगी दुई खालको कविता समाहित गरिनेछन् प्रतियोगी कविता पाँच सय शब्दमा नबढाई प्रस्तुत हुनुपर्ने फाइल टेक्स्ट र अडियो गरी दुवै फर्म्याटमा उपलब्ध गराउनु पर्नेछ त्यसको लागि एमकेएस नेपाल एमकेएसएनईपीएल र ओएमआरएएम दुई ओएमआरएएम दुई जिरो जिरो दुई एट जिमेल डट कम मार्फत पनि इमेल पठाउन सकिनेछ अडियो फाइलमा कविता मात्रै र टेक्स्ट फाइलमा कविता र रचनाकारको सामान्य परिचय सम्पर्क इमेल र टेलिफोन नम्बर हुनुपर्नेछ रचनाको साथमा रचनाकारको फोटो पनि संलग्न हुनुपर्नेछ तीन सदस्यीय निर्णायक मण्डलमा वरिष्ठ साहित्यकार डाक्टर कविताराम श्रेष्ठ बेलायत कृष्णप्रसाद श्रेष्ठ रसिया र दामोदर पुडासैनी नेपाल रहनुहुनेछ उत्कृष्ट दश कविताका रचनाकारलाई नेपालमा आयोजना गरिने विशेष कार्यक्रममा प्रमाणपत्र नगद प्रदान गरिनेछ कार्यक्रमको लागि सुमन खरेल रसियाको मूल संयोजकत्वमा विमल आचार्य बेलायत सानो घिमिरे अस्ट्रेलिया विमल गिरी बेल्जियम र विनोद अधिकारी कुवेत रहेको आर्थिक समिति गठन गरिएको छ बुटौलबाट सञ्चालित रेडियो खस्यौलीले साहित्यिक महोत्सव कार्यक्रमको प्रसारण गर्नेछ र त्यस वरिपरिका केही रेडियोहरूले ऐक्यबद्धता जनाउनेछन् साथै अस्ट्रेलियाको एडिलेटबाट सञ्चालित रेडियोले ऐक्यबद्धता जनाउनेछ आफ्नो नियमित कार्यक्रम स्थगित गर्दै यसलाई प्राथमिकता दिएर ऐक्यबद्धता जनाउन चाहने रेडियोहरूलाई समयमा नै सम्पर्क गर्नुहुन यसैले सूचनाको रूपमा सूचित गरिन्छ तपाईँ सम्पूर्ण साहित्य प्रेमी मित्रहरूप्रति आह्वान गरिएको सूचना रहेको थियो र तपाईँका पनि बुद्ध सम्बन्धी कविताहरूसहित तपाईँ पनि सहभागिता जनाउन सक्नुहुने सहित यति बेला यो चरणमा विधान श्रेष्ठको सुरु नभएको कविता शीर्षकको यो व्यवसायमा उठाउने अनुमति चाहे कवि गोष्ठीको उद्घोषकका हैसियतले समय बचत गर्न म सबैले अनुरोध गर्दै थिएँ ऊ भने बित्थामा सम्बोधन र त्यसपछि कविताका बारेमा अन्य गनफस्य कुरामा समय बिताइरहेको थियो प्रमुख अतिथि भएर आउने खानदानी साहित्यकारले घरिघरि मलाई घडी देखाउँदै चाँडो समय सिध्याउन संकेत गर्दै हुनुहुन्थ्यो म पनि हात्तिएको थिएँ क्याम्पसको खुल्ला चौरमा अलिअलि बादलको झल्याक झुलुक भए कि फेरि साथीहरू हिँड्न सक्थे कविताको पाना हातमा लिएर ऊ भन्दै गयो मलाई शब्द संयोजन पनि आउँदैन भाव समेट्न पनि आउँदैन विषयवस्तु टिप्न पनि आउँदैन कविता पढ्नु पहिलेको भूमिका र सम्बोधन पर्दैन भनेर भनिसकिएको थियो मैले कोट्याएँ ए मित्र यो सबै भनिरहन पर्दैन तपाईँ आफ्नो कविता पढ्नुहोस् मेरो आग्रहलाई सुने नसुनेजै गरी उसले फेरि बोल्न थाल्यो मलाई प्रकृतिमाथि कविता लेख्न पनि आउँदैन मलाई प्रेमका विषयमा कविता लेख्न पनि आउँदैन मलाई कसैको प्रशंसा गर्न पनि आउँदैन मलाई कसैमाथि लान्छना लगाउन पनि आउँदैन त्यति मात्र नभएर उसले आफूलाई धेरै थरी कुरा नआउने बतायो आ कविता पढ्दा त्यो सबै भन्न आवश्यक थिएन नि मलाई उसको कविता पढ्नु पहिलेको यो अनावश्यक भाषण लाग्यो समय थिएन अनि माइक नै समातेर बोले आफ्नो कविता पढ्नुहोस् न उसले पुलुक्क मतिर हेर्दै माइकका नजिक मुख जोडेर भन्यो मेरो कविता सकियो म जिल्ल परे एउटा व्यङ्ग्यात्मक अनि यथार्थपरक लघुकथाका लागि विधान प्रति पनि हार्दिक आभार यति बेला यो चरणमा सुदीप डल्लाकोटी भण्डारा चितवनका हाम्रा नियमित स्रष्टाको गजल उठाउने अनुमति चाहे आफ्नो जिन्दगी आफैलाई निराश लागिरहेछ आफ्नो जिन्दगी आफैलाई निराश लागिरहेछ ढुकढुक भए नि मुटु जिउँदो लास लागिरहेछ आफ्नो जिन्दगी आफैलाई निराश लागिरहेछ किन यति धेरै चोटहरूले चुटिरहेको छ मलाई किन यति धेरै चोटहरूले चुटिरहेको छ मलाई त्यही भएर जिन्दगीदेखि अत्यास लागिरहेछ आफ्नो जिन्दगी आफैलाई निराश लागिरहेछ ढुकढुक भयो नि मुटु जिउँदो लास लागिरहेछ मेरो पाइला पाइलामा ठेस लाग्दा जिन्दगीमा मेरो पाइला पाइलामा ठेस लाग्दा जिन्दगीमा आफैलाई आफैलाई नै आज लाचार मानिस लागिरहेछ आफ्नो जिन्दगी आफैलाई निराश लागिरहेछ ढुकढुक भयो नि मुटु जिउँदो लास लागिरहेछ हेर्दा नजिकका देखिने ती मेरा सहारा उद्देश्यहरू हेर्दा नजिकका देखिने मेरा सारा ती सपनाहरू हो कहिल्यै छुन नसकिने आकाश लागिरहेछ आफ्नो जिन्दगी आफैलाई निराश लागिरहेछ ढुकढुक भयो नि मुटु जिउँदो लास लागिरहेछ सुदीप डल्लाकोटीज्यूप्रति पनि हार्दिक आभार निकै नै मार्मिक गजेलका लागि सुदीप प्रति पनि हार्दिक आभार ए मिठो अनि सुन्दर गजलका लागि यति बेला कार्यक्रमको तेस्रो साङ्गीतिक सौगात स्वरूप आँसुको तालैमा नरेन्द्र प्यासीको आवाजभित्र तोल थापाको शब्द अनि राजकुमार बगरको संगीत मिसाउने अनुमति चाहे गीतपछि अन्तिम चरणमा फेरि पनि हाजिर हुने नै छौ हामी सँगै रहनुहोला हाँस्ने चाहना हो कसैले नि नसोधु कति छ भनेर हाँस्ने चाहना मलाई पनि छ धेरै पिरतीको गीत गाउँदै को गीत गाउँदै बस्ने चाहना आशै आसमा गइसक्यो छैन कति छन् दुखाउँदै मन जिउने जिन्दगी हो थाहा छैन कति छन् दुखाउँदै त्यो मन जिउने जिन्दगी कहिले होला मैले नि लुगा जस्तै धागो जस्तै धागोले सुने जिन्दगी जति सम्झो झन् दुख्छ जिन्दगी कस्तो आमा आफ्नो हुन्छन् आफ्नै माटो आफ्नो हुन्छ आफ्नै आमा आफ्नो हुन्छन् आफ्नै माटो आफ्नो हुन्छ चोट लाग्दा कलेजीमा बक्ने आँसु आफ्नै हुन्छ आफ्नै आमा आफ्नो हुन्छन् आफ्नै माटो आफ्नो हुन्छ स्नेहले माटो छाम ममताको सपना छोड सन्ततिलाई उपहार सत्मार्गको बिरुवा गोडा देह डली गए पनि आफ्नै माटो आफ्नो हुन्छ जहाँ जहाँ फुले पनि आफ्नै माटो आफ्नो हुन्छ आफ्नै आमा आफ्नो हुन्छन् आफ्नै माटो आफ्नो हुन्छ चोट लाग्दा कलेजीमा बक्ने आँसु आफ्नै हुन्छ कागजको फुलभित्र अत्तरको सुभाष हुन्न कागजको फुलभित्र अत्तरको सुभाष हुन्न बनावटी सम्बन्धमा रगतको रेखा हुन्न गाइने यो देशको आफ्नै देश आफ्नै हुन्छ जति दूरी बढे पनि आफ्नै रगत आफ्नो हुन्छ आफ्नै आमा आफ्नो हुन्छन् आफ्नै माटो आफ्नो हुन्छ मुटु लाग्दा कलेजीमा बक्ने आँसु आफ्नै हुन्छ ताप्लेजुङका स्रष्टा इन्द्र नारायण चोङबाङको गीत थियो यो आत्मीय मन यति बेला तपाईँ हुनुहुन्छ नेपाली सञ्चार रेडियोसँग नेपाली सञ्चार रेडियोको साप्ताहिक साहित्यिक प्रस्तुति स्वर्णिम प्रहरको पैँतिसौँ श्रृङ्खलामा हुनुहुन्छ प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण यति बेला म तपाईँकै सृजनाहरू उठान गरिरहेको छु कार्यक्रमको अन्तिम चरणमा पनि तपाईँका केही सृजनाहरू उठान गर्नुपर्ने हुन्छ यही चरणमा इलामका स्रष्टा एकु घिमिरेको कविता एउटा कविता जस्तो शीर्षकको कविता उठाउने अनुमति चाहे असफल कविता घामको पहिलो किरणले मकालुलाई मुहाई खाँदाको रङ ठिक त्यही बेला चौरमा टल्किरहेको शीतको चमचम अनि यी दुवैलाई हेरेर मुस्कुराइरहेकी युवतीको तस्विर देखाउन खोजे कवितामा तर खिच्न सकेन शाब्दिक क्यामेराले अन्तुको सिरेटोमा कामले थकित लेप्चा दाई अनि तात्तातो चिया पिउँदाको सुरुप सुरुप स्वात लिँदाको सिउ सिउ पारी बाहिर परेको झिमझिमे झरीको आवाज नजिकै किसानको सपना पेलिरहेको फ्याक्ट्रीको कर्कस स्वर र लेप्चा दाईको पेटमा कराएको भोक एकसाथ सुनाउन खोजे कवितामा तर रेकर्ड गर्न सकेन शाब्दिक रेकर्डरले पुल भत्काउँदै गरेको खहरे जुन टर्काउँदै गरेको नदी लास नछोप्ने गरी लुगा लगाएका युवतीहरू लास छोप्ने लुगा नपाएका परीहरू किताबको भारी बोक्ने नानीहरू साउको भारी बोक्ने बच्चाको हुल वारी डिलको सहयात्री पुल अनि त्यसैको छेउमा टोलाइरहेकी चेली जस्ताको तस्तै देखाउन खोजे कवितामा तर उतार्न सकेन यी शाब्दिक पर्दाले यति बेला म आत्मसमर्पणको कलमले लेख्छु कति लेखौँ यस्ता असफल कविता एकु प्रति पनि कविताका लागि हार्दिक आभार सडकमा शालिक उभ्याए जस्तो सडकमा शालिक उभ्याए जस्तो परेली गर्छन् निदाए जस्तो हरिजलन बस्नेत खलङ्गा जाजरकोटका स्रष्टाको गजलको मतला उठाइरहेको छु यति बेला यही गजललाई पूर्णता दिने अनुमति चाहे सडकमा शालिक उभ्याए जस्तो परेली गर्छन् निदाए जस्तो सडकमा सालेको ब्याहे जस्तो परेली गर्छन् नि जस्तो नहोला भोलि हिजो अस्ति झै नहोला भोलि हिजो अस्ति झै मुटुमा डेरा जमाए जस्तो सडकमा सालीको ब्याए जस्तो परेली गर्छन् निधाए जस्तो बच्चनले यो मन दुखेको बेला बच्चनले यो मन दुखेको बेला तिमी गर्छौ मुस्कुराए जस्तो सडकमा साली उभ्याए जस्तो परेली गर्छन् निधाए जस्तो सधैँ आनन्दित छ तिम्रो तस्विर सधैँ आनन्दित छ तिम्रो तस्विर नभोको जस्तो छ नखाए जस्तो सडकमा सालीको ब्याए जस्तो परेली गर्छन् निताए जस्तो हुँदैनन् पीडा अरू यो भन्दा हुँदैनन् पीडा अरू यो भन्दा वियोगमा जो छटपटाए जस्तो सडकमा सालीको ब्याए जस्तो परेली गर्छन् निधाए जस्तो हरिजलन बस्ने त्रिप्रति पनि गजलका लागि हार्दिक आभार तन दुखायो आज उसले मन दुखायो तन दुखायो आज उसले मन दुखायो फेरि अतीत कोट्याएर झन दुखायो तन दुखायो आज उसले मन दुखायो फेरि अतीत कोट्याएर झन दुखायो साँचेकै थिए मुटुभित्र दुजा दुजा भए पनि साँचेकै थिए मुटुभित्र दुजा दुजा भए पनि छुरी प्रहार गरी गरी जीवन दुखायो तन दुखायो आज उसले मन दुखायो फेरि अतीत कोट्याएर झन दुखायो भवानी सुनामी काठमाडौँ कि स्रष्टाको मुक्तक थियो यो उहाँलाई पनि यो मुक्तकका लागि हार्दिक आभार र यही मुक्तक कार्यक्रम स्वर्णिम प्रहरको पैँतिसौँ श्रृङ्खलाको अन्तिम सृजना थियो यसका साथै स्वर्णिम प्रहरको यो बसाई पनि भेटभाने बेला भयो आत्मीयमन तपाईँलाई स्वर्णिम प्रहरको पैँतिसौँ बसाई कस्तो लाग्यो तपाईँका सल्लाह सुझाव प्रतिक्रिया अनि विभिन्न विधागत सृजनाहरू पठाउन नभुल्नुहोला जसका लागि हाम्रो इमेल ठेगाना Swarnim Prahar at gmail dot com SWRNIMPRA at dot com अनि फेसबुकमा स्वर्णिम प्रहर एसडब्लुआरएनआईएमपीआरए नामक एक फेसबुक प्रोफाइल र एउटा पेज मार्फत पनि सहयात्रा तय गर्न सक्नुहुनेछ अर्को जानकारी स्वर्णिम प्रहरका हरेक श्रृङ्खलाहरू नेपाली सञ्चार रेडियोसँगै W W W dot Chisapani Nepal dot blogspot dot com अनि मेरो मनको साथी dot blogspot dot com मार्फत पनि यहाँले सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ भने एन्ड्रोइड तथा iPhone application Nepali audio book मार्फत पनि यहाँले चाहनु भएको जुनसुकै समयमा पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यतिन्जेल आफ्नो महत्वपूर्ण समय खर्चिएर स्वर्णिम प्रहरसँगै रहनुभयो हामी सँगै सहयात्रा तय गर्नुभयो नेपाली सञ्चार सँगै रहनुभयो धेरै धेरै धन्यवाद हामी बीचको आत्मीयतालाई अझ निकट बनाउने माध्यम नेपाली सञ्चार टिम अस्ट्रेलियाप्रति हार्दिक आभार नेपाली अडियो बुक टिम अनि चिसापानी नेपाल टिमप्रति पनि यो साथका लागि आत्मीय आभार यति बेला कार्यक्रमको अन्तिम साङ्गीतिक सौगात स्वरूप बोल्दै नबोल्ने मान्छे सुनिता दुलालको आवाजभित्र दयाराम पाण्डेको शब्द अनि तारा प्रकाश लिम्बुको संगीत तपाईँ माझ छोड्दै प्रवृत्तिका सहचारी प्रमोद के सोनीसँगै म तपाईँकै शाब्दिक सहयात्री विक्रम अर्पण कार्यक्रमको पैँतिसौं श्रृङ्खलाबाट छुट्टिने अनुमति चाह्यौं अर्को हप्ता तिहार विशेष श्रृङ्खला हुनेछ तपाईँका पनि तिहार विशेष सृजनाहरू छन् भने हामीलाई सम्झदै रहनुहोला हामीलाई पठाउँदै रहनुहोला भन्दै तपाईँको यो हप्ता सुखद अनि सृजनशील विद्युत छुट्टिने अनुमति चाह्यौँ हस्त नमस्कार